म त्यति बेला भर्खर सत्रमा लागेको थिएँ म एसएल सकाएर काठमाडौँमा पढ्न बस्थेँ म दसैँको लागि घर गएको थिएँ मेरो गाउँ नेपालको पश्चिममा पर्छ दसैँको माहौल राम्रो थियो रमाइलो धेरैजसो विदेशमा भएका गाउँका दाईहरू घर आउनुभएको थियो गाउँमा रौनक ठुलो थियो सबै रक्सीको तालमा तास खेल्दै हुन्थे चौतारीमा बसेर यस्तैमा मेरो छिमेकी दाई पनि घर आउनुभयो उहाँ इन्डियन आर्मीमा हुनुहुन्थ्यो उमेर त्यस्तै तिस जति होला उहाँको भाउजू चाहिँ बाइस तेइसकै होलिन् उहाँहरूको बच्चा भइसकेको थियो तिन वर्षको उहाँको घर मेरोभन्दा एक बारी माथि थियो विदेशबाट छुट्टीमा घर आएको उहाँ पनि रक्सी तास खेल्नमै व्यस्त हुनुहुन्थ्यो एक दिनको कुरा हो चौतारीमा बसेर उहाँ दाई र अरू झ्याप भएर तास खेल्दै थिए दाई अलि बढी नै झ्याप थिए त्यसैले अरूहरूले मलाई दाईलाई घर लिएर जान भने उहाँको र मेरो घर सँगै भएकोले होला दाई त्यस्तो हिँड्न नसक्ने झ्याप भन्दा नि बढी बोल्ने झ्याप हुनुहुन्थ्यो म उहाँलाई उहाँको घरको अगाडि छोडेर जान लागेँ आठ बजिसकेको थियो अँध्यारो भएको थियो तर दाईले खसीको मासु खाएर जालास् भन्नुभयो अनि मलाई तानेर भित्र लानुभयो भित्र भाउजू मासु पकाउँदै थिइन् सायद छोरा सुतिसकेको थियो भाउजूको नाम चाहिँ जमुना हो उहाँ बच्चा पाएपछि एकदम सेक्सी हुनुभएको थियो पहिला पातली हुनुहुन्थ्यो दुध पनि सानो थियो चाक पनि थिएन तर अहिले दुध ठुलो ठुलो हिँड्दाखेरि दुध र चाक दुवै हल्लिने त्यति बेला उहाँले टी सर्ट र लुङ्गी लाउनु भएको थियो हामी भित्र पस्ने बित्तिकै दाइले भाउजूलाई रक्सी लिएर आउनु भन्नुभयो हामी त्यहीँ भुइँमा गुन्द्रीमा बस्यौँ एकछिनमा भाउजूले एक जर्किन रक्सी र दुईवटा ग्लास लिएर आउनुभयो मैले रक्सी खान सुरु गरिसकेको थिएँ तर घरमा थाहा थिएन त्यसरी मैले खान्न भने तर दाइले र भाउजूले कर गर्नुभयो अनि मैले पनि ग्लास समातेर बसेँ दाइले रक्सी ग्लासमा हालेर पानी जस्तै गरी पिउन थाल्नुभयो दाई झन झ्याप हुनुभयो एकछिनमा भाउजू मासु लिएर आउनुभयो दाईलाई एक प्लेट दिनुभयो अनि मेरो अगाडि एक प्लेट राखेर निहुरेर मासु पस्किनु भयो भाउजूको टी सर्ट एकदम लुज थियो त्यसरी निहुरिँदा उहाँको टी सर्टभित्रको सबै देखिन्थ्यो उहाँले कालो ब्रा लाउनु भएको थियो र त्यो ठुलो ठुलो दुध ब्राबाट निस्किउन चाहिँ गर्दै थियो मेरो लिङ्ग सन्किन थाल्यो मैले पनि हाफ ग्लास खाइसकेको थिएँ र अलिअलि झ्याप थिएँ दाई झन्झ्याप दाईले भाउजूलाई पनि सँगै रक्सी खान बोलाउनु भयो भाउजूले सुरुमा नाटक गर्नुभयो तर एकछिनपछि ग्लासमा मात्र बस्नुभयो दाईले रक्सी एकदम चाँडो चाँडो खानुभएको थियो मैले एक ग्लास सकाउँदा दाईले छ सात ग्लास सकाएको थियो भाउजू पनि झ्याप हुनुहुन्थ्यो दाई ढल्न लाग्नुभयो त्यसैले भाउजू र मैले उठाएर दाईलाई अर्को रुममा बेडमा सुतायौँ अनि भाउजूले भन्नुभयो उहाँ खाएपछि यस्तै हो ढल्नै गरेर तिमी पनि रक्सी खाने भएछौ काठमाडौँ गएर अरू के के गर्ने भयो हेर्दाखेरि भाउजूलाई रक्सी लगाइसकेको थियो मैले पनि भने अलिअलि मात्र हो भाउजू अनि भाउजूले भन्नुभयो जवानीमा मजा लिनुपर्छ केही हुँदैन रक्सी खाएर रक्सी बाहेक अरू मजा लियो कि नै म अरू के मजा भाउजू भाउजू जवानीको मजा तल गाउँकी अस्मितालाई लिएर खुब घुम्न जान्थ्यो घुमे मात्र कि मजा पनि लियो भाउजू कुरा गर्दै रक्सी पनि स्वाट स्वाट पिउँदै हुनुहुन्थ्यो म त्यस्तो केही होइन भाउजू भाउजू बेलामै झ्यापझुप पार्नुपर्छ डराएर हुँदैन केटीहरूलाई पनि मजा लिन मन लाग्छ भाउजूको कुरा सुन्दा मलाई त भाउजूलाई नै घोप्टो पार्नु जस्तो हुँदै थियो मैले अस्मितालाई पेलिसकेको थिएँ र पेल्दा एकदम मजा आएको थियो त्यसपछि कसैलाई नि पेलेको थिएन मेरो लिङ्ग ठन्केर बसेको थियो भाउजूलाई हेर्दा लाग्थ्यो भाउजूले के बोलिरहेको छ थाहै थिएन एकदम नसामा हुनुहुन्थ्यो म भित्र कोठामा गएर एउटा सिरानी लिएर भाउजूलाई सुताएँ त्यही गुन्द्रीमा दाई कोठामा मस्तसँग सुत्नुभएको थियो भाउजू पल्टिएर आँखा बन्द थियो तर बोलिराख्नु भएको थियो भाउजू जवानीमै समातिहाल है मौका मिलेको बेला म तपाईँले त जवानीको खुब मजा लिनुभयो जस्तो छ नि भाउजू अँ दुईजनासँग मजा लिएँ मैले त्यसपछि बुढासँग यति भनेर भाउजू घुर्न थाल्नुभयो मलाई अझै भाउजूको सेक्सी कुरा सुन्न मन लागेको थियो मैले भाउजूलाई उठाउन खोजेँ कुङमा समातेर हल्लाएँ तर भाउजू उठ्नु भएन मेरो लिङ्ग पुरै ठन्केको थियो म के गरौँ के गरौँ हुँदै थियो म पनि झ्याप थिएँ ताईभित्र कोठामा घुर्दै थिएँ भाउजू बाहिर गुन्द्रीमा भाउजूको टी सर्ट अलि माथि सरेको थियो नाइटो देखिएको थियो मेरो मुटु धड्किन थाल्यो भाउजूलाई छुन मन लाग्यो हात बढाएर भाउजूको नाइटो र पेट मुसार्न थाले भाउजूको नाइटो गहिरो थियो बोसो लागेको पेटले गर्दा एकछिन नाइटो खेलाए अनि मलाई भाउजूको दुध छुन मन लाग्यो सुस्तरी हात भाउजूको दुधतिर बढाएँ टी सर्टभित्रबाट ब्रामा हात पुग्यो भाउजूको अनुहारमा हेरेँ भाउजू अझै पनि त्यस्तै थिइन् अनि टी सर्टमाथि सारे भाउजूको दुध ब्रामाथिबाट खेलाउन थाले त्यतिले पुगेन अनि ब्रामाथि सारेर दुध बाहिर निकाले र खेल्न थाले भाउजूको कमलो दुध खेलाउन मार्न एकदम मजा आउँदथ्यो मलाई त्यसैले लिङ्ग बाहिर निकालेर हल्लाउन थालेँ अब मलाई भाउजूको युनि हेर्न मन थियो मैले ब्रा र टी सर्ट जस्तो थियो त्यस्तै बनाइदिएँ अनि हात बिस्तारै भाउजूको लुङ्गी भित्र छिराएँ खुट्टातिरबाट अनि लुङ्गीमाथि सार्न थाले बिस्तारै भाउजूको मुखमा हेर्दै लुङ्गी घुँडामा पुऱ्याएँ म एउटा हातले माथि सार्दै अर्कोले लिङ्ग खेलाउँदै थिएँ त्यो सेतो नरम तिग्रा खेलाउँदै लुङ्गीमाथि सारिदिएँ सित्तै उनी देख्यो भाउजूको भाउजूले पेन्टी लगाएको थिएन सेतो तिग्राको बिचमा रौँले घेरेको कालो योनी देख्दा मेरो मुटु नै बाहिर आउला जस्तो भयो योनी वरिपरि सानो सानो रौँ थियो भर्खर काटेको जस्तो थियो मैले आफूलाई सम्हाल्न सकिनँ हात सिद्धै केही मतलब नगरी भाउजूको योनिमा लगेर खेलाउन थालेँ भाउजूको खुट्टा खोलेर भित्र पसालेँ ओह त्यो योनिभित्रको गर्मी मेरो लिङ्ग झन् सन्कियो मलाई भाउजूको योनि चाट्न मन लाग्यो अनि मेरो मुख भाउजूको योनिमा लगेर चाट्न थाले त्यो योनिको बास्ना मेरो नाकमा आएर मलाई पागल बनाउँदै थियो अब भएन पेल्नु पर्यो भनेर लिङ्ग भाउजूको निर लगेको भाउजू कोल्टे भयो अनि मुख तल फर्काएर सुत्नुभयो मेरोतिर चाक फर्काएर कस्तो दामी चाक गोलो गोलो सेतो समत्त हातभरि आउने एकछिन त्यो चाकलाई चाटे माडे खेलाउनसम्म खेलाए त्यो चाक खोलेर हेर्दा बिचमा त्यो चाकको सानो पाल वरिपरि सानो सानो रौँ अलि तल युनिको पाल दुवै पालमा लिङ्ग पसालुङ जस्तो भयो अनि औँला लगेर भाउजूको चाकको पाल खेलाएँ एउटा हातले चाकलाई फटाएर अर्को हातले औँला लगेर चाकको पालभित्र छिराउन खोजे भाउजूलाई गाह्रो भएछ कि के हो चल्नुभयो र अह अह गरेर आवाज निकाल्नुभयो म डराएर औँला चाकबाट बाहिर निकालेँ एकछिन केही नगरी भाउजूको चाक हेरेर बसेँ भाउजू त्यसरी नै सुत्नुभयो धन्न उठ्नु भएन अनि फेरि हात लगेर चाक खेलाउन थालेँ अब मलाई अति नै भएको थियो जसरी पनि झार्नु थियो म भाउजूको चाकमाथि चढेँ र चाक खोलेर लिङ्ग योनिमा पसाल्न खोजेँ लिङ्ग आदि पसालेर भाउजूको योनिमा भित्र बाहिर गर्दै थिएँ बिस्तारै मेरो झर्ला जस्तो भयो अनि बाहिर निकालेर भाउजूको चाकमाथि झारिदिएँ एकछिन केही नगरी त्यत्तिकै बसेँ र एकछिनपछि भाउजूको चाकमाथि झरेको मेरो माल टालोले पुसेर भाउजूको लुङ्गी मिलाइदिएँ अनि म घर गएँ मैले दुई दिनसम्म भाउजूलाई सम्झेर छोलेर सात आठचोटि झारिसकेको थिएँ भाउजूले त्यस्तो गरेको पाँच दिनपछिको कुरा हो बेलुकातिर दाईलाई त्यही तास खेल्ने चौतारीमा भेटेँ केही छिनपछि दाई उठ्नुभयो र मलाई घर जाउँ भन्नुभयो फेरि त्यसरी नै भाउजूसँग रक्सी खान थालेँ मैले भाउजूलाई देख्ने बित्तिकै मलाई त्यही रातको याद आउँथ्यो भाउजूको योनी र चाकको याद आउँथ्यो अनि मेरो लिङ्ग ठन्किहाल्थ्यो दाईको घर छिर्ने बित्तिकै मेरो लिङ्ग ठन्किएको थियो आज पनि दाईले धेरै खाएर ढल्नुभयो र मैले र भाउजूले उठाएर कोठामा लगेर सुताएँ आज मैले पनि अलि बढी नै खाएर झ्याप भएको थिएँ भाउजू पनि झ्याप नै थिइन् भाउजू झ्याप भएपछि त्यस्तै सेक्सी कुरा गर्ने रहेछन् आज पनि सुरु भयो भाउजू अस्मिताको के छ त हालखबर म ठिकै छ भाउजू कहाँ लग्यो त घुमाउनु यसपालि म कहीँ छैन भाउजू भाउजू अस्ति त्यत्रो भनेको होइन जवानीमा गरिहाल्नुपर्छ बरु खण्डम चाहिँ म दिन्छु म अस्ति भए सजिलो हुन्थ्यो नि भाउजू अस्ति अस्ति रातिको त मलाई केही थाहा छैन तिमीसँग अलिअलि कुरा गरेको याद छ अरू केही छैन मैले सोचे मौका यही हो कहाँ त्यसरी बिर्सिनु भएको भाउजू त्यस्तो मजाको रमाइलो रात भाउजू किन र के भएको थियो म मलाई सिकाउनु भएको बिर्सिनु भयो भाउजू के सिकाएँ मैले कुनै केटीलाई भेटेपछि जवानीको मजा कसरी लिने भनेर अनि म भाउजूतिर बढेर भाउजूको दुध समातेँ र मार्न थालेँ भाउजू पछि हट्न खोज्नुभयो तर मैले समातेर राखेँ भाउजू के गरेको मेरो बुढा त्यहीँ छ म बुढा खाएपछि बिहानसम्म उठ्दैन भन्नुभएको होइन अझ त्यही कोठामा लगेर पेल्न लाउनु भयो मलाई म यति बेलासम्म भाउजूको दुध खेलाउँदै थिएँ भाउजू छि त्यस्तो गरेँ मैले म भाउजूको टी सर्ट खोल्न लागेँ र ब्रा पनि अनि त्यो नाङ्गो दुध चुस्न खेलाउन लागे भाउजूको हात मेरो लिङ्गतिर गयो अनि मेरो लिङ्ग प्यान्टबाट बाहिर निकालेर खेलाउन थाल्नुभयो म सम्झिनु भयो भाउजू मेरो लिङ्ग अस्ति राति तपाईँको योनी पर्काको लिङ्ग भाउजू बिहे भएपछि त मैले अरू कसैको लिङ्ग नै देखेको थिइनँ बुढाको बाहेक म बिहेभन्दा पहिले त मजा गर्नुभएको थियो त दुईवटा लिङ्गसँग भाउजू कसरी थाहा हो तिमीलाई अस्ति राति सबै भन्नुभएको थियो मलाई भाउजू तिम्रो लिङ्ग त लामो छ मेरो बुढाको र मेरो बोयफ्रेन्डहरूको भन्दा धेरै नै लामो पुरै त मेरो योनिभित्र छिर्दैन होला अस्ति रातिभरि छिराएर आज नछिर्ने कुरै हुँदैन नि भाउजू मैले भने भाउजूलाई उठाएर भाउजूको लुङ्गी खोले भाउजूलाई पुरै नाङ्गामा देख्दा झन् सिक्सी लाग्यो मलाई भाउजूलाई त्यसरी नै उठाएर म बसेर भाउजूको खुट्टाको बिचमा गएँ र हातले चाक समाते अनि भाउजूको योनी मेरो मुख ताने भाउजू छि के गर्न लागेको म तपाईँको योनी चाट्न लागेको भाउजू भाउजू त्यस्तो पनि गर्छ कसैले मैले भाउजूको योनी चाट्न थालेँ कहिले भाउजूको योनीको टिसी चलाउने जिब्रोले कहिले चाट्ने र कहिले योनीभित्र जिब्रो छिराउन गर्न थाले भाउजू अ आ कस्तो मजा आयो भाउजूको त दुइटा मोटो मोटो तिग्राहरूले मेरो टाउकोलाई बेसरी समाउँदै थियो अनि भाउजूको खुट्टाहरू काम्दै थियो एकछिनमा भाउजूको योनीबाट सेतो सेतो माल निस्कियो म कस्तो लाग्यो त भाउजू योनी चटाउँदा भाउजू बुढासँग गर्दा पनि यति मजा आएको थिएन कहाँ सिक्यौ यस्तो गर्न तिमीले म फिल्म हेरेर सिकेको भाउजू अब म काठमाडौँ नजाँदासम्म दिनदिनै तपाईँलाई यसरी चाट्छु अनि भाउजूलाई गुन्द्रीमा सुताएँ र खुट्टा खोलेर लिङ्ग योनिभित्र छिराए मेरो आदि लिङ्ग त सजिलै छिर्यो तर त्यसपछि छिर्न गाह्रो भयो त्यत्तिकै आधा छिराएर पेल्न थालेँ म दाइसँग पेल्न मजा आउँछ कि नै भाउजू भाउजू वर्षमा एक महिना बिदामा आउनुहुन्छ त्यसमा पनि दुई तिनचोटि मात्र पेल्नुहुन्छ त्यो पनि कहिले एक मिनटमै सकिन्छ म दाइ नहुँदा अरूसँग पेलाउनु भएन भाउजू पेल्न त मन लाग्छ तर गाउँमा डर लाग्छ एकछिनमा अलि बल गरेर पेलेको मेरो पुरै लिङ्ग छिर्यो भाउजूको योनिमा भाउजू कराउनु भयो आइया भनेर म एकछिन त्यसरी नै बसेँ एक मिनट जति पछि बिस्तारै भित्र बाहिर गर्न लागेँ अब योनि एकदम टाइट फिल भइरहेको थियो अनि मेरो स्पिड बढाउँदै लगेँ मैले मेरो स्पिड बढाउँदा भाउजूको सुस्केरा पनि बढ्यो भाउजूलाई एकदम मजा आइरहेको थियो आँखा चिम्लेर कहिले खोलेर मेरो पेलाई थाप्दै थिइन् भाउजू ओ ओ तिम्रो लिङ्ग त कति मजाको कहाँभित्र पुगेछ अझ बेसरी पेला मेरो योनिलाई मैले पहिले अस्मितालाई पेल्दा कन्डम लगाएर पेलेको थिएँ अहिले कन्डम नलगाइ पेल्दा मलाई झन् बढी मजा आइरहेको थियो एकछिनमा भाउजूको योनीबाट लिङ्ग निकालेँ म भाउजू तपाईँको कोठामा गएर पेलौँ भाउजू बुढा त्यहीँ सुतेछ म केही हुँदैन तपाईँलाई झन् बुढाको अगाडि पेल्न मजा आउँछ अनि भाउजूलाई उहाँको बेडरुममा लगे दाई बेडमा सुत्नु भएको थियो त्यही बेडको माथि चढे भाउजूलाई पनि चढाएँ दाई ठाडो परेर रुफतिर अनुहार गरेर सुतेको थियो भाउजूलाई योनी दाईको मुखमाथि पर्ने गरेर डग स्टाइलमा राखेँ भाउजूको खुट्टा दाईको टाउको साइडमा योनी ठिक दाईको अनुहारमाथि अनि म भाउजूको पछाडि आएँ भाउजूको योनीमा लिङ्ग मिलाएर एक जोरको झट्कामा पुरै छिराएँ हजुर फेरि आइया भनेर कराउनु भयो तर मैले सर्ट हान्न सुरु गरेँ मैले जोड जोडले सर्ट हान्दै थिएँ मैले जति जोडले सर्ट हान्थेँ भाउजूले आफ्नो चाक त्यति नै जोडले पछाडि लगेर चाक थाप्दै थिइन् अनि कराउँदै थिइन् भाउजू उठ बुढा हेर कसरी पेल्ने भनेर हेर बुढा तिम्रो बुढीको योनिमा भर्खर सत्र वर्षको केटोको लिङ्ग पसेको तिम्रोभन्दा लामो लिङ्गले मलाई पेलेको हेर ओ कति मजा आयो अझ बेसरी पेला मलाई म थाप मेरी माल भाउजू मेरो लिङ्ग थाप तेरो बिहे भएको सानो योनिमा भाउजू दे मलाई दे माल जसरी हान भोलि बुढाले नतिने बनाइदियो मेरो योनिलाई म भाउजूको चाक समातेर कहिले चाकलाई थप्पड हानेर भाउजूलाई पेल्दै थिएँ मैले चाक पड्काउँदा त्यो सेतो चाक रातो भइसकेको थियो अनि त्यो भाउजूको माल जस्तो कुरा सुन्दा मलाई झन् मजा आएको थियो दस मिनट जति त्यसरी नै पेलेपछि मेरो झर्न लाग्यो म कहाँ झार्छु भाउजू भाउजू मेरो जा तार तिम्रो तात तातो माल पाउने भयो भने पनि केही छैन भोलि बिहान उठेर तिमीले पेलेको योनिमा बुढालाई पेल्न लाउँछु अनि के चाहियो मलाई झारदी मेरो पुरै माल भाउजूको योनिभित्र मेरो एक थोपा माल दाईको गालामा पनि झरेछ एकछिन त्यही खाटमा दाईसँगै हामी पनि पल्ट्यौँ आधा घन्टा पछि फेरि थन्कियो मेरो लिङ्ग त्यो रात मैले भाउजूलाई बिहानको चार बजेसम्म बेसरी पेलेँ अनि बल्ल घर गएँ भोलिपल्ट दिउँसोतिर भाउजू मलाई बोलाउन आउनुभयो मेरो घरमा मेरो आमालाई मलाई केही काम छ भाउजूको घरमा जान भन्नुभयो म भाउजूको घर गएँ र भाउजूको कोठामा गएको भाउजू लुङ्गी कम्मर माथि फर्काएर खुट्टा खोलेर योनी देखाउँदै सुतेको थिइन् म सिधै प्यान्ट खोलेर भाउजूलाई पेल्न सुरु गरेँ म त्यो बिदामा तिहारसम्म बस्दा भाउजूलाई दिनदिनै पेले दाई चौतारीमा तास खेल्दै बस्ने म भाउजूलाई उहाँको खाटमा पेल्दै बस्ने म अहिले पनि घर जाँदा भाउजूलाई पेल्छु भाउजू अहिले झन् सेक्सी भएको